शीर्षकहरू नेपाली सेनाद्वारा लडाकुहरूको दर्जा निर्धारण आफूहरूसँग कुनै पनि हतियार नभएको सरकारलाई नेकपा माओवादीको जवाफ हतारमा मिति घोषणा गर्दा प्रति उत्पादक हुने सरकारको ठम्मै आफूहरूलाई शङ्का नगर्न भारतीय नेताहरूसँग प्रचण्डको आग्रह सुदूरपश्चिममा अझै पुगेन किताब हचुवामा पठाएको साढे लाख उत्तर पुस्तिका फिर्ता पाकिस्तानमा एक चुनावी कार्यक्रममा भएको बम हमलामा छ जनाको मृत्यु इटालीको प्रधानमन्त्री कार्यालय बाहिर सुरक्षाकर्मीमाथि गोली प्रहार र एसियन ट्राइथलनमा नेपाललाई स्वर्ण नेपालीले जितेपछि युभेन्ट्सको उपाधि यात्रा लम्बियो मेरो लागि एउटा बाइक मेरो छोरीको लागि स्कुटी तर मलाई चाहिन्छ लामो दूरीसम्म घुर्ने माइलेजको राम्रो सुविधासँगै फाइनेन्सको सुविधा भएको त्यसैले म सधैँ रोज्ने गर्छु मेरो सुजुकी सुजुकी टाढियती अटोमोबाइल टाढियती अटोमोबाइल पूर्वी चितवनकै सुजुकी बाइकको आधिकारिक विक्रेता साथमा दक्ष र अनुभवी मेकानिकद्वारा बाइक र स्कुटी मर्मत एवं सर्भिसिङका साथै एक्सचेन्जको अफर भएको सुजुकी टाढी यति अटोमोबाइल्स रत्ननगर टाढी चितवन फोन नम्बर शून्य छेपन्न पाँच एकसठी दुई उन्साठी मोबाइल अन्ठानब्बे एक बान्न शून्य दुई तिन बयानब्बे साथै पञ्चरको झन्झट नहुने नयाँ प्रविधिको ट्युबलेस डिस्क ब्रेक र अटोचोक भएको आकर्षक कलरको सुजुकी स्कुटी र सम्पूर्ण जिनियोन पार्ट्सहरूको लागि हामीलाई सम्झनुहोस् बाढी र टुक्कु बिहानी प्रस्तुति प्रभात बाणीका लागि सहकर्मी सरस्वती राउत र म जीवन भण्डारी काठमाडौँको अनामनगरमा रहेको बाँड स्टुडियोमा छौँ आज हामीले सेनाद्वारा लडाकुहरूको दर्जा निर्धारण शीर्षकको खबरलाई पहिलो खबर बनाएका छौँ नेपाली सेनामा समायोजन भएका तत्कालीन नेकपा माओवादी सेना नेकपा माओवादीका सेनाका पूर्व लडाकुहरूलाई नेपाली सेनामा दिइने दर्जा अर्थात् पदको संख्या नेपाली सेनाले सार्वजनिक गरेको छ नेपाली सेनाले हिजो जङ्गी अड्डामा पत्रकार सम्मेलन गरी समायोजन रोजेका माओवादी सेनाका पूर्व लडाकुहरूमध्ये एकहत्तरजना अधिकृत र एक तीन सय त्रिहत्तर जनालाई दिइने दर्जा निर्धारण गरेको हो सेना समायोजन विशेष समितिको यसअघि गरेको निर्णयका आधारमा नेपाली सेनाले दर्जा निर्धारण सार्वजनिक गरेको हो नेपाली सेनाका अनुसार नेपाली सैनिक प्रतिष्ठान खरिपाटीबाट पास आउट भएका सबै अधिकृतहरूलाई आयुक्त आयुक्त पद प्रदान गरी उपसेनानी दर्जा दिइनेछ आयुक्त पद प्रदान गरे पश्चात सम्पूर्ण अधिकृतहरूलाई तिन महिनाको ब्रिज कोर्समा समावेश गरिनेछ तिन महिनाको अधिकृत ब्रिज कोर्सको पहिलो चरणको छ साता लामो तालिममा सबै अधिकृतहरूलाई समावेश गराइनेछ सो तालिमपछि पच्चिसजनालाई उपसेनानी दर्जाका अधिकृतको दर्जा दिन छ साताको पेसा सम्बन्धी ज्ञान सम्बन्धित निर्देशनालयको जिम्मेवारी र भूमिकाका बारेमा तालिम सञ्चालन गराइने नेपाली सेनाले जनाएको छ त्यस्तै सहसेनानी र सेनानीका छयालिस उम्मेद्वारलाई छ साताको प्रथम चरणको तालिम दिइनेछ र त्यसपछि सहसेनानी दर्जामा पदोन्नति गर्ने र छ महिना र छ साता सिसिएमसी तालिमको परिमार्जित सिलेबस र एक हप्ता सम्बन्धित निर्देशनालयको जिम्मेवारी र भूमिका सम्बन्धी तालिम पश्चात ती सेना सेनानी र बाँकी सोह्र अधिकृतलाई सेनानी दर्जा प्रदान गरी युनिटमा पठाउने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ आजको राजधानी दैनिकमा मुख्य खबर छापिएको छ नेकपा माओवादीले सशस्त्र द्वन्दकालका कुनै पनि हतियार आफूसँग नभएको जानकारी सरकारलाई गराएको छ माओवादीका नेताले गृहमन्त्री माधव प्रसाद घिमिरे र सञ्चार मन्त्री माधव प्रसाद पौडेललाई युद्धकालका हतियार आफ्नो दलसँग नखोज्न र एकीकृत माओवादीकै अध्यक्ष पुष्पकमल दाहालसँग बुझ्न भनेका छन् गृहमन्त्री घिमिरे र सञ्चार मन्त्री पौडेलले शनिबार साँझ माओवादी नेता देव गुरूङ र प्रवक्ता पम्फा भूषालसँग राजधानीको गोप्य स्थानमा भेटवार्ता गरेका थिए भेटमा मन्त्रीहरूले नेताको सुरक्षा सुरक्षाका लागि विस्तृत शान्ति सम्झौता बमोजिम उपलब्ध गराइएका हतियार फिर्ता गर्न आग्रह गरेका थिए जवाफमा नेता गुरुङले युद्धकालका कुनै पनि हतियार आफूहरूसँग नभएको बताएका थिए उहाँले त्यसबेला पार्टी अध्यक्ष दाहालले खटाएर दिएका लडाकु र हतियार बारे सबैभन्दा जानकार दाहाल नै हुनुपर्ने तर्क गर्नु भएको थियो ती हतियार हामीले बुझेका होइनौ प्रचण्ड दाहालले खटाएर दिएका हतियार हामीले उनैलाई नै दिइसकेका छौँ हामीलाई लडाकु सुरक्षाकर्मी प्रचण्डले नै दिएका थिए माओवादी नेताले मन्त्रीसँग भनेका थिए माओवादी नेताले लडाकुलाई किस्ता हतियार दिएर सुरक्षामा पठाए भन्ने रेकर्ड दाहालसँगै हुनुपर्ने बताएका थिए माओवादी प्रवक्ता भूषालले भन्नुभयो हतियारबारे निर्णय गर्ने पार्टी सैन्य विभाग प्रमुख प्रचण्ड डेपुटी कमान्डर सबै र डिभिजन कमान्ड उतै छन् भने हामीसँग कसरी हुन्छ हतियार उहाँले हतियार बोक्ने काम जनसेनाले गरेको र उनीहरूले सबै हतियार बुझाएर मात्र तलब सुविधा लिए गरेका कारण आफूहरूसँग त्यस्ता हतियार नभएको दावी गरेका छन् उच्च सरकारी स्रोतका अनुसार ए माओवादीले भने हाल नेकपा माओवादीमा रहेका तत्कालीन स्थायी समिति र केही पोलिट ब्युरो सदस्यलाई रेकर्डमै राखेर सुरक्षाका लागि हतियार दिएको जानकारी सरकारलाई गराएको छ हतियार दहालसँगै माग्नुहोस् चुडामणी भट्टराईले अन्नपूर्ण पोस्टमा खबर लेख्नु भएको छ यसैबीच दक्षिणी छिमेकी भारतसँग विश्वासको नयाँ आधार बनाउने उद्देश्यका उद्घोषका साथमा एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतमा उच्चस्तरीय भेटबाट वार्ता थाल्दै गर्दा आफू र आफ्नो पार्टीलाई अब शङ्काको दृष्टिले नहेर्न भारतीय पक्षलाई आश्वस्त पार्ने कोसिस गर्नुभएको छ चार दिने भ्रमणका लागि नयाँ दिल्ली उत्रिएको दिनबाटै महत्त्वपूर्ण भेटघाट थाल्नुभएका उहाँले एकीकृत नेकपा माओवादी परिवर्तन भइसकेको र लोकतन्त्रको उसको प्रतिबद्धतामा आशंका नगर्न आग्रह गर्नुभयो लोकतन्त्र सशक्त पार्न मेरो पार्टी एकीकृत नेकपा माओवादी र म स्वयं पनि लागि परेको छु प्रमुख विपक्षी दल भारतीय जनता पार्टीका अध्यक्ष राजनाथ सिंहसँग दाहालले राखेको धारणा सुनाउँदै उक्त दलका विदेश मामिला संयोजक विजय डोलीले भन्नुभयो नेपाल मामिलाका बारेमा निकै चासो राख्ने सिंहसँग करिब पौने घण्टा लामो भेटमा दाहालले पछिल्लो पटक एकीकृत नेकपा माओवादी महाधिवेशनबाट लिएको नयाँ नीति लगायतका विषयका बारेमा पनि बताउनु भएको थियो भारत सहितको अन्तर्राष्ट्रिय समुदाय र अरू घरेलु शक्तिका बीचमा शक्तिलाई पनि आश्वस्त पार्ने खालका निर्णय हामीले पछिल्लो महाधिवेशनबाट गरेका छौँ लोकतन्त्रलाई मजबुत बनाउन तथा भारतसँग सुमधुर सम्बन्ध कायम राख्न हामी प्रतिबद्ध छौँ भेटमा सहभागी जेलीले दाहाललाई उद्धित गर्दै भन्नुभयो नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यतर्फ इङ्गित गर्दै दाहालले पार्टीभित्र रहेको उग्र वामपन्थी र भारत विरोधी धार अलग भइसकेको चर्चा गरे चर्चा पनि भेटका क्रममा गर्नुभएको थियो उहाँले शान्ति प्रक्रिया पूर्ण हुन लागेको र नेपाली समाजमा माओवादी पूर्व लडाकु घुलमिल भइसकेको विषय पनि राख्नु भएको थियो शङ्का नगर्न दहालको आग्रह शीर्षकमा महेश आचार्यले दिल्लीबाट पठाउनु भएको खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ प्रमुख राजनीतिक दलहरूको सहमतिमा संविधान सभाको दोस्रो चुनाव गराउन गठित प्रधान न्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले वैशाख सागभित्र मङ्सिरमा हुने चुनावको मिति तोक्ने संकेत प्राप्त भएको छ एक महिना बित्दा पनि मिति नतोकेकोमा विभिन्न पेसा वर्ग र समूहका सदस्यहरूले असन्तोष व्यक्त गर्न थालेपछि सरकारले छ महिना अघि नै चुनावको मिति तोक्न लागेको स्रोतले बताउँछ एउटा रमाइलो पक्ष साक्षर सरकार सञ्चालनमा सहयोग पुर्याउन गठित चार दलीय संयन्त्रका संयन्त्रका नेताहरूले सरकार प्रमुखसँग पछिल्लो भेटमा कात्तिकको अन्तिम साता वा मङ्सिर सातभित्र चुनाव गराउने सुझाव दिएका थिए उनीहरूले अहिले नै चुनावको मिति घोषणा गर्न कुनै दबाब दिएका थिएनन् तर राजनीतिक खपतका लागि मङ्सिरमा चुनाव गराउन सहमति गराउने सहमति जनाउने चार प्रमुख दलका नेताले समेत चुनावको मिति नतोकेको भन्दै आलोचना सुरु गरेपछि सरकार वैशाखमै चुनावको मिति तोक्ने टुङ्गोमा पुगेको हो समय परिपक्व नभई चुनावको मिति तोक्दा आइपर्ने अप्ठ्यारो बारे सरकारका सदस्यहरू कति संवेदनशील छन् अहिले यसको अनुमानसम्म पनि लगाउन नसकिने स्थिति छ सरकारका मन्त्रीहरू सञ्चार माध्यमको पहुँचभन्दा निकै टाढा झण्डै सम्वादहीन अवस्थामा रहने गरेकाले सरकारले वर्तमान परिस्थितिको आंकलन कसरी गरेको छ केही थाहा हुन सकेको छैन सरकारले लिएका र लिने निर्णय निर्णयबारे जनतालाई सुसूचित गर्दा चुनावी वातावरण बनाउन सहज हुनेमा सरकारले ध्यान दिएको देखिँदैन मिति तोक्दैमा चुनाव तोकिएकै मितिमा हुन्छ भन्ने कुनै ग्यारेन्टी न त वर्तमान सरकारका निर्माता चार दलले दिन सक्छन् न सरकारले प्राविधिक हिसाबले निर्वाचन आयोगले सरकारद्वारा तोकिएको मितिमा चुनाव गराउने अठोट व्यक्त गर्न सक्छ चुनाव हुन्छ नै भन्ने ग्यारेन्टी दिन सक्दैन हतारको मिति घोषणा प्रति उत्पादक हुन सक्ने नागरिक दैनिकले खबर लेखेको छ यसैबीच नेपाली काङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेलले मक्सिरको पहिलो सातामा चुनाव चुनाव हुने बताउनु भएको छ आइतबार हिजो नारायणगढ स्थित कला मन्दिरमा बिपी चिन्तन प्रतिष्ठानले आयोजना गरेको प्रशिक्षण प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उपसभापति पौडेलले मक्सिर पाँच गते चुनाव हुने ठोकुवा समेत गर्नुभयो खुट्टा कमाएर बसे जगार नतरिने भन्दै पौडेलले चुनाव हुने निश्चित भएकाले सबैलाई तयार रहन आग्रह पनि गर्नुभयो चुनाव हुन्छ मङ्सिरको पहिलो हप्ताभित्रमा चुनाव हुन्छ र त्यसको घोषणा चाहिँ नि चुनाव हुनुभन्दा सय दिन अगाडि हुन्छ सय दिन अगाडि चुनावको घोषणा हुन्छ चुनावको तिथि तोकिन्छ चुनाव हुन्छ सिधै चुनाव नेपाली जनतालाई संविधान सभाबाट संविधान चाहिएको छ त्यही आधार हो चुनाव हुन्छ कि हुँदैन भनेर बस्ने अवस्था छैन उहाँले भन्नुभयो चुनाव हुन्छ हामी संविधान सभाको निर्वाचन गराउँछ गराउँछौँ संविधान सभामा जनताको मत हाल्ने अधिकार कसैले रोक्न सक्दैन उहाँले काङ्ग्रेसले चुनावमा गई जनताको मत लिएर संविधान बनाउने दावी समेत गर्नुभयो कार्यक्रममा काङ्ग्रेस नेता चन्द्र भण्डारी डाक्टर यज्ञ अधिकारी लगायतले पार्टी चुनावमा जानुको विकल्प नरहेको बताउनु भएको थियो चुनावमा सबै एक भएर लाग्नु पर्ने र काङ्ग्रेसले बहुमत ल्याउने दावी समेत उहाँहरूले गर्नुभयो आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ नेकपा एमालेको रिक्त नौ केन्द्रीय सदस्य मनोनयनको एजेन्डामा नेताहरूबीच विवाद देखिएको छ पोलिट ब्युरो बैठकका लागि प्रस्ताव तयार पार्न आइतबार बसेको स्थायी कमिटी बैठकमा केन्द्रीय कमिटिको रिक्त नौ सदस्य मनोनयन मनोनयन गर्ने नामावलीलाई लिएर बीच विवाद देखिएको हो सोही कारण स्थायी कमिटी बैठक पुनः बस्ने गरी स्थगित भएको छ पार्टी परित्याग गरी संघीय समाजवादी पार्टी गठन गरेका पूर्व उपाध्यक्ष अशोक राई विजय सुब्बा राजेन्द्र श्रेष्ठ र कमचेमजङ बिरबहादुर लामा र अजम्बर राई काङमाङ सहित छ केन्द्रीय सदस्यको स्थानगत असोज्यता रिक्त रहेको छ त्यस्तै ए माओवादी प्रवेश गरेका रामचन्द्र झा अनुशासनको कारवाहीमा परेका रविन्द्र श्रेष्ठ र स्वर्गारोहण भएका डिली महतको रिक्त स्थानमा पनि मनोनयन बाँकी छ ती स्थानमा अध्यक्ष झलनाथ खनाल वरिष्ठ नेता माधव कुमार नेपाल केपी शर्मा ओलीले प्रस्ताव गरेका नामको सूची नै करिब डेढ दर्जन नागेपछि नेताहरूबीच सर्वसम्मति हुन नसकेको स्रोतले जनाएको छ नौजनाका लागि दर्जनभन्दा बढी प्रस्तावित नेमाङको नाममा सर्वसम्मति सुरोजङ पाण्डेले राजधानी दैनिकमा खबर लेख्नु भएको छ नेपाल बाडी नेटवर्कको बिहानी प्रस्तुति प्रभात बाणीमा आयोगको आयोगमा खाली योजना अन्यलमा अन्तर्जातीय विभाग गर्ने जोडीलाई गाउँ निकाला अनि चिठाको लोभमा डुब्यो तेइस लाख लगायतका अरू महत्त्वपूर्ण खबर बाँकी नै छन् नेपाल बाडी नेटवर्क सुन्दै गर्नुहोला सामाजिक सुरक्षा कोषको सूचना नेपालमा योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गर्न सरकारी तथा गैर सरकारी क्षेत्रका कर्मचारी श्रमिकहरूले प्राप्त गर्ने पारिश्रमिकबाट एक प्रतिशतका दरले कर कट्टी हुँदै आएको छ रोजगारीबाट प्राप्त पारिश्रमिकमा एक प्रतिशतका दरले मासिक कर कट्टी गरी राजस्व शीर्षक नम्बर एक एक दुई एक एकमा दाखिला गर्न गराउन र यसको विवरण सामाजिक सुरक्षा कोष बबर महल काठमाडौँमा पठाउनु हुन सबै निकाय संघ संस्था र प्रतिष्ठानलाई अनुरोध छ सामाजिक सुरक्षा कर कट्टी नगर्ने वा गरेर विवरण नपठाउनेलाई सामाजिक सुरक्षा योजनामा सहभागी गराउन कठिनाई पर्ने बेहोरा जानकारी गराइन्छ सामाजिक सुरक्षा कोष बबरमहल काठमाडौँ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा रिफ्रेस कम्प्युटर एजुकेसन प्रस्तुत गर्दछ एसएलसी बसेका विद्यार्थीहरूलाई happy discount offer Computer courses. Advanced basic courses. Advanced basic hardware. Diploma in digital accounting. Diploma in digital desktop designing. Diploma in e-commerce engineering. Diploma in hardware and networking. Diploma in multimedia. Language tuition classes. Bridge courses. Entrance preparation. RJ DJ training. Online job training. Our features. Well equipped lab with AC rooms. Experienced and qualified teachers. Weekly and monthly tests on every courses. A special scholarship for toppers and refresh examination test and no power cut problem. Contact Refresh Computer Education, Ratanagar 2, Tari Chitwan, phone 056 mobile 98550 62519, पुनश्च खैरनी चार पर्सा इन्टरनेसनल कलेजको आडैमा पनि शाखा कार्यालय रहेको जानकारी गराउँदछौ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्ट प्रभात बाढीमा अब बाँकी प्रसङ्ग किताब छैन सुदूरमा शीर्षकमा आजको कान्तिपुर दैनिकमा मुख्य खबर छापिएको छ वैशाख लागेसँगै भर्ना सुरु हुन्छ विद्यार्थी हात झोला हात भरी पुस्तक पाएर पढ्न उत्साहित बन्छन् पुस्तक बोकेर शिक्षक पढाउँछन् पढाउन अघि सार्छन् आखिर पुस्तकै नभए के गर्ने के पढाउने यही पीडा भोग्न बाध्य भएको छ सुदूरपश्चिम शैक्षिक सत्र सुरु हुनु अघि नै पाइसक्नु पर्ने भए पनि वैशाख आधा आधी सकिँदा पनि सुदूरपश्चिमका अधिकांश जिल्लामा पाठ्य पुस्तक पुगेको छैन थोरै संख्यामा आएका पुस्तक कनिका छरे जस्तै भएको छ सम्बन्धित अधिकारीहरूका अनुसार सुदूरपश्चिममा पन्ध्र लाख किताब अपुग रहेको छ सुदूरको सुगम मानिने कैलाली र र कञ्चनपुरमा समेत किताब अझै आपूर्ति हुन सकेको छैन कञ्चनपुरमा नेपाली लगायतका केही विषयमा पुस्तक आवश्यक परिणाममा प्राप्त हुन नसकेको शिक्षा कार्यालयका अधिकृत पदमराज भट्टले जानकारी दिनुभयो सुदूरका कुनै पनि जिल्लामा एकदेखि दस कक्षासम्मका पाठ्य सेटमा पुग्न सकेका छैनन् त्यसमा पनि गत वर्षदेखि कक्षा छको नयाँ विषयका रूपमा लागू गरिएको पेसा व्यवसाय र प्रविधिका किताब कुनै पनि क्षेत्रमा पुग्न सकेको छैन किताब छैन सुदूरमा शीर्षकमा आजको कान्तिपुर दैनिकमा मुख्य खबर छापिएको छ उच्च माध्यमिक शिक्षा परिषदले हचुवामा उत्तर पुस्तिका परीक्षा केन्द्रमा पठाउँदा कतै धेरै थुप्रने र कतै अपुग भएको छ परिषद काठमाडौँ कार्यालयले कक्षा एघार र बाह्रको परीक्षाका लागि विद्यार्थी संख्याका आधारमा वितरण नगर्दा परीक्षा केन्द्रमा पुर्याएका साढे दुई लाख उत्तर पुस्तिका फिर्ता गरिएका छन् नियमितका प्रति विद्यार्थी छ र आंशिकलाई तीनवटा उत्तर पुस्तिका पठाउने व्यवस्था रहेको छ तर काठमाडौँ कार्यालयले नियमित र आंशिक दुवैलाई प्रति विद्यार्थी सात सातवटाका दरले उत्तर पुस्तिका पठाएको थियो काठमाडौँ कार्यालयले खुम्बु सहित सोह्र जिल्लाको कार, काम कारवाही हेर्ने गरेको छ त्यस्तै कक्षा एघार र बाह्रको परीक्षामा अमर्यादित क्रियाकलाप गरेको पाइएमा सम्बन्धित उच्च माध्यमिक विद्यालयको सम्बन्ध नै खारेज हुने भएको छ उच्च माध्यमिक शिक्षा परिषदको उपाध्यक्ष डाक्टर हेमकुमार मिश्रले अमर्यादित क्रियाकलाप भएको प्रमाण फेला परेमा सम्बन्ध नै खारेज हुने बताएका हुन् यो खबर नयाँ पत्रिकाले छापेको छ यसैबीच उच्च माध्यमिक शिक्षा परिषदद्वारा सञ्चालित कक्षा बाह्रको वार्षिक परीक्षामा विद्यार्थी र निरीक्षकलाई मोबाइल फोन पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ परीक्षामा परीक्षार्थीहरूले मोबाइल फोन लैजाँदा प्रश्नपत्र बाहिरिने र एसएमएस मार्फत उत्तर खोजिने हुँदा पूर्ण रूपमा प्रतिबन्ध गरिएको हो परीक्षा नियन्त्रक दुर्गा प्रसाद अर्यालका अनुसार निरीक्षक र विद्यार्थीका लागि पूर्ण रूपमा मोबाइल फोन परीक्षा अवधिभर निषेध गरिएको छ परीक्षाहरूलाई व्यवस्थित र मर्यादित बनाउन देशभरका केन्द्राध्यक्ष र मातहतका निकायहरूलाई निर्देशन दिइसकेका छौँ नियन्त्रक अर्यालले भन्नुभयो कक्षा बाह्रको परीक्षा सत्र वैशाख अर्थात् भोलि दुईदेखि सुरु हुँदैछ परीक्षामा तिन लाख अन्ठानब्बे हजार एक सय पन्ध्रजना परीक्षार्थी सहभागी हुँदैछन् प्रदीप नेउपानेले आजको राजधानी दैनिकमा लेख्नु भएको छ सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारणका लागि छलफल थालेको छ न्यूनतम ज्याला निर्धारण समितिले आन्तरिक श्रमिकको ज्याला निर्धारणका लागि सरकारवालासँग आवश्यक छलफल सुरु गरेको हो श्रम तथा रोजगार मन्त्रालयका अनुसार प्रत्येक दुई वर्षमा श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण गर्नुपर्ने प्रावधान बमोजिम छलफल थालिएको हो मन्त्रालयका प्रवक्ता बुद्धि बहादुर खड्काले आन्तरिक श्रमिकको ज्याला निर्धारणका लागि प्रक्रिया अघि बढाइएको बताए समितिले अहिलेसम्म दुई चरणमा छलफल गरिसकेको छ प्रवक्ता खड्काले भन्नुभयो ज्यालाका विषय विषयमा ट्रेड युनियन र रोजगारदाताका आफ्नै माग भएकाले वृहत छलफलपछि सहमति प्रक्रियामा टुङ्गो लाग्नेछ उहाँले ट्रेड युनियनले विगत वर्षको भन्दा अहिले बजार मूल्य बढेको भन्दै पारिश्रमिक समय सापेक्ष हुनुपर्नेमा जोड दिएको बताउनुभयो सरकारले दुवै पक्षको हितमा काम गर्ने भन्दै खड्काले मन्त्रालयले समन्वयको वातावरण निर्माण गर्ने जनाउनुभयो दुवै पक्षलाई मान्य हुने गरी पारिश्रमिक निर्धारण गर्नेमा सरकार लागिरहेको मन्त्रालयको भनाइ छ न्यूनतम पारिश्रमिक निर्धारणका लागि छलफल सुरु किरण ढकालले राजधानी दैनिकमा खबर लेख्नु भएको छ संयुक्त ट्रेड युनियन समन्वय केन्द्र जिटियुसिसीले चालु आर्थिक वर्षदेखि निजी क्षेत्रमा कार्यरत मजदुरहरूको पारिश्रमिक सामूहिक सौदाबाजीका आधारमा संख्यामा वृद्धि गर्न माग गरेका छन् एक सय चौबिसौँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको सन्दर्भमा आइतबार हिजो आयोजित पत्रकार सम्मेलनमा मजदुरहरूको न्यूनतम पारिश्रमिक वृद्धि सामाजिक सुरक्षा कोष ऐन र श्रमसँग सम्बन्धित ऐन कार्यान्वयनमा ल्याउन जिटियुसिसीले माग गरेको हो मे दिवस अर्थात् श्रमिक एमा पर्दछ जिटियुसिसीमा एघारवटा विभिन्न ट्रेड युनियन संलग्न रहेका छन् आजको कारोबार दैनिकमा खबर छ एक नृत्य प्रशिक्षकलाई चेलीबेटी बेचबिखनको आरोपमा पक्राउ गरी बाइस दिनदेखि प्रहरीले हिरासतमा राखेको खुलेको छ उनलाई अदालतबाट म्याद थपेर हिरासतमा राखेको प्रहरीको भनाइ छ मोरङ बेलबारी तिनकी रमा पन्तलाई इलाका प्रहरी कार्यालय इटहरीले बाइस दिन अघि पक्राउ गरेको हो धरानका केही अधिकार कर्मीको उजुरीका आधारमा इटहरीबाटै पन्तलाई पक्राउ गरिएको प्रहरी निरीक्षक रविन कार्कीले बताउनुभयो उनलाई केही दिनमा अदालत पेश गर्ने तयारी भइरहेको कार्कीको भनाइ छ उता पन्तका मामा लोकदोहरी गायक तथा मूर्तिका कलाकार श्याम गौतमले आफ्नी भान्जी विशुद्ध कलाकार मात्र भएको बताएका छन् उनी बारे वास्तविकता नबुझी अरूले बिना प्रमाण उजुरी दिएकै आधारमा पक्राउ गरी हिरासतमा राखिएको उनको आरोप छ उजुरी परेपछि गाउँमा आए सर्जिमन मुचुल सरजिमिन मुचुल्का बनाउनु पर्नेमा प्रहरीले सो काम नगरेको उनको भनाइ छ यो खबर सुनसरीको हो चेलीबेटी बेचबिखनको आरोपमा नृत्य प्रशिक्षक पक्राउ नयाँ पत्रिकाले यो खबर छापेको छ यसैबीच कथित तल्लो जातिसँग अन्तर्जाति विवाह गरेको आरोपमा नुवाकोटमा एक किशोर जोडीलाई आफन्त र गाउँलेहरू मिलेर गाउँबाट लखेटेका छन् जिल्ला सदरमुकाम विदुरसँगै जोडिएको खाली गाउँ पाँच लभदुकी सत्र वर्षीय संगीता राईले राजुका देवी सातका सत्र वर्षीय राजु विकसँग विवाह गरेका कारण सहयोगको संख्यामा रहेका स्थानीय गाउँलेहरूले अमानवीयतापूर्वक गाउँबाट निकाला गरेका हुन् अन्तर्जातीय विवाह गर्ने जोडीलाई गाउँ निकाला रामहरि गजुरेलले नुवाकोटबाट पठाउनु भएको खबर आजको नेपाल समाचार पत्र दैनिकमा छापिएको छ राजधानी काठमाडौँ लगायत मुलुकका विभिन्न ठाउँमा ढुकुटीका कारण आत्महत्यादेखि पलायनसम्म भएका घटना बाहिर आइरहेका बेला प्रहरीले यहाँ ढुकुटी विरुद्ध अभियान थालेको छ पर्वत प्रहरीले ढुकुटी खेल्ने र खेलाउने कार्य रोक्न आग्रह गर्दै कारवाही सुरु गरेको हो पहिलो चरणमा सचेत बनाउने र अटेर गरे कानुन कारवाही कानुनी कारवाही गर्ने तयारीमा प्रहरी छ यो सचेतना अभियान दुई सतासम्म जारी रहने प्रहरीले जनाएको छ ढुकुटी खेल्ने खेलाउने कार्य आर्थिक अपराध हो त्यसैले त्यस्ता कार्य नगर्नु हुन सबैमा अनुरोध छ प्रहरीले माइकिङ गर्दै भनेको छ ढुकुटी खेल्ने तथा खेलाइएको पाए कानुन बमोजिम कारवाही हुनेछ ढुकुटी विरुद्ध कारवाही सुरु आजको कारोबार राष्ट्रिय दैनिकले खबर लेखेको छ मुलुकै विकास निर्माणको खाका कोर्ने निकायका रूपमा रहेको राष्ट्रिय योजना आयोग पदाधिकारी विहीन भएका कारण आगामी तीन वर्षदेखि आगामी तीन वर्ष योजना प्रभावित पर्न थालेको छ सरकारले असहयोग गरेको भन्दै आयोगका निवर्तमान पदाधिकारीहरूले राजीनामा दिएपछि सरकारले नयाँ पदाधिकारी नियुक्त गर्नमा ढिलाइ गरेका कारण नयाँ योजना निर्माण गर्नुपर्ने महत्वपूर्ण समयमा आयोग पदाधिकारी विहीन बनेको हो योजना लागू गर्नु पूर्व त्यसको खाका तयार गर्ने र त्यस विषयमा मुलुकभर बहस गरी राय सुझाव सङ्कलन गर्ने हुन्छ तत्पश्चात राष्ट्रिय विकास परिषदको बैठकमा योजना पेश गरी त्यहाँबाट स्वीकृति भए पश्चात त्यसले मूर्त प्राप्त गर्ने भए पनि हाल यी सबै काम रोकिएका छन् शिव दुवाडीले आजको नेपाल समाचार पत्र दैनिकमा लेख्नु भएको छ सरकारले संविधान सभा चुनावका लागि आठ सय सवारी साधन सहयोग स्वरूप उपलब्ध गराउन भारतसँग औपचारिक आग्रह गरेको छ गृह मन्त्रालयले परराष्ट्र मन्त्रालय मन्त्रालय हुँदै भारतीय दूतावास मार्फत यस्तो आग्रह सहितको पत्र पठाएको हो गृह प्रशासन अन्तर्गत तीन सुरक्षा निकाय सहित सबै विभागलाई आवश्यक सवारी साधन संख्या खुलाएर आग्रह गरिएको स्रोतले बताएको छ तीन सय भन्दा बढी साधन नेपाली प्रहरीका लागि मागिएको हो आठ सय सवारी माग्दै भारतलाई पत्र कान्तिपुर दैनिकले खबर लेखेको छ अब नागरिकता सम्बन्धी प्रसङ्ग मानव अधिकारको विश्वव्यापी घोषणादेखि घरेलु कानूनहरूले समेत नागरिकता पाउनु हरेक व्यक्तिको जन्मसिद्ध अधिकार हो भनेका छन् नेपालको अन्तरिम संविधानले कुनै व्यक्ति व्यक्तिको जन्म हुँदा निजको बाबु वा आमा मध्ये कुनै एक नेपाली नागरिक भएमा उसलाई जन्मसिद्ध नेपाली नागरिकका रूपमा स्वीकार गरेको छ तर पनि नेपालमा भने अहिलेसम्म पनि आमाको नामबाट नागरिकता दिने विषयलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्न अझै पनि धेरै समस्याहरू देखिएका छन् एक रिपोर्ट चितवनको भण्डारामा तीस वर्षदेखि बस्दै आएका राजु अहमद बाबुको पहिचान नभएकै कारण नागरिकताविहीन बन्दै आएका छन् नेपाली आमाबाट जन्मिएका राजुले नागरिकताविहीन हुनुपर्दा राज्यबाट पाउने सबै सुविधाबाट समेत वञ्चित हुनु परेको छ आमा नेपाली नागरिक भए पनि नागरिकताका लागि उनले गरेका हार गुहारको अहिलेसम्म कतै सुनवाई भएको छैन गृह मन्त्रालयमा सालमा चाहिँ हेर्नुहोस् यो नागरिकता पाऊ भनेर चाहिँ अङ्कृतै भयो नि लिउँ त ठिकै छ भनेर पठाएको त्यो फाइल त्यहीँ छ अहिले के आउँछ फेरि भने ठिक छ निजले चाहिँ इन्डियाबाट चाहिँ नागरिकता ल्याएको छ कि ल्याएको छैन जुन मान्छे घरद्वार ती छ ती बसिरहेछ त्यसलाई एउटा भ्रम पार्ने नागरिकता नदिउँ भन्न खोज्ने त्यही माथि फेरि अब अचम्म लाग्दो कुरा के छ भने भोट चाहिँ हाल्न पाउने भोट कार्ड चाहिँ छ फेरि त्रिसठी सालसम्म मैले भोट पनि हालिस अविवाहित वा श्रीमान नभएकी महिलाबाट जन्मेका सन्तानलाई पनि नागरिकता दिन सर्वोच्चले यसअघि नै निर्देशनात्मक आदेश दिइसकेको छ तर गृह गृह मन्त्रालयले भने नागरिकताका लागि बाबुको पहिचान हुनै पर्ने भन्दै धेरैजनालाई रित्तो हात फर्काइरहेको छ भन्नाले बच्चा जमाउँदाखेरि त एउटा कसैसँग त सम्पर्क भयो नि त त्यो को हो भन्ने कुरो यहाँ पत्ता लाग्नु पर्यो कि नलागेसम्म त निश्चित हुनु पर्यो नि त नलागिकन त पाउन गाह्रो भयो बाबुको पहिचान नभएका वा बाबु हुँदाहुँदै पनि आमाको नामबाट नागरिकता लिन चाहनेहरूलाई नागरिकताको प्रमाणपत्र लिन संविधान र कानूनले रोकेको छैन तर गृह मन्त्रालयले संविधान र सर्वोच्च अदालतले प्रमाण पुगेकालाई नागरिकताबाट वञ्चित नगर्नु भनेकाले आफूहरूले गतिलो प्रमाण मात्र खोजेको प्रश्न पारेको छ पुनः सहसचिव पौडेल आमाको नामबाट भने के भन्दाखेरि आमाले पनि नागरिकता पेश गरिने आमाको तर त्यसमा बाउको नाम छ भनेदेखि नागरिकता आमाको मात्रै नागरिकता पेस गरी नै पाइन्छ पहिला बाउको शनाखत अहिले आमाले सनाखत गर्दाखेरि पनि हामी दिन्छौँ तर बाबुको नागरिकता छैन भने आमाको नागरिकता बाबुको नाम हुनु पर्यो आमाको नामबाट नागरिकता दिन गृह मन्त्रालयले आनाकानी गरिरहँदा नागरिकताका विषयमा अध्यता सबिन श्रेष्ठ भने यसलाई महिला प्रतिको विभेद भएको बताउँछन् अहिलेको कुरा गर्दाखेरि नेपालमा जन्मको आधारमा आधारमा नागरिकता पाएका व्यक्तिले आफ्नो सन्तानलाई वंशजको आधारमा नागरिकता दिने व्यवस्था आएको छ तर त्यस्तो नेपाली महिला जो चाहिँ नेपालमै जन्मेको छ जो चाहिँ नेपालको वंशजको नागरिक हो अझ पनि महिलाले आफ्नो सन्तानलाई दिन सकेको छैन भनेपछि यो प्रविधान आउँदाखेरि अहिले पनि हामी महिलाप्रति चाहिँ विभेदित दृष्टिकोणले हेर्नु भनेको चाहिँ अहिले पनि हामी अधिकारवादी सोच नआएको चाहिँ देख्छु म आमाको नामबाट वंशजको आधारमा नागरिकता दिँदा समस्या नआउने भन्दै सरकार प्रमुख र दलका नेताहरूले समेत विभिन्न प्रतिबद्धता जनाइसकेका हुन् तर यस्ता प्रतिबद्धताले मूर्त रूप पाउन नसकेको अधिकारकर्मी रेणु राज भण्डारी बताउँछिन् यो समस्यालाई हेर्ने नजर नै छैन हाम्रा नेताहरूमा खालि बोलीमा कुरा गर्छन् होइन प्रधानमन्त्रीले निर्देशन गरेर गृह सचिवले नगरेपछि प्रधानमन्त्रीले गृह सचिवलाई कारवाही गर्नु पर्यो नि त किन भएको छैन भनेर सोध्नु पर्यो कोही पनि व्यक्ति नागरिकता विहीन हुन नहुने राष्ट्रिय अन्तर्राष्ट्रिय कानूनहरूले व्यवस्था गरेकै हुन् तर पनि अझै नागरिकले नागरिकता नपाउनु दुर्भाग्यपूर्ण छ कोही पनि नागरिक नागरिकताबाट वञ्चित नहुने गरी सरकारले व्यवस्था गर्नु आवश्यक आवश्यक देखिन्छ नेपालवाणी नेटवर्कका लागि सिन्धु ढकाल काठमाडौँ यिनै सामग्रीसँगै नेपालवाणी नेटवर्कको प्रभात प्रभातवाणीको पहिलो भाग यति नै सुनिश्चित भविष्य एसएलसी दिएर बसेका विद्यार्थीहरूलाई खुसीको खबर खुसीको खबर नववर्ष दुई हजार सत्तरी सालको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै एसएलसी दिएर बसेका विद्यार्थीहरूलाई ल्यापटप र डेस्कटप खरिदमा